एउटा गाउँ गाउँदिन्छु तिमीलाई हो एउटा नमुना गाउँदिन्छु तिमीलाई गाउँ झै सुन्दर नाउ दिन्छु तिमीलाई मेरो सानो मोटोमै ठाउँ दिन्छु तिमी